कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली स्वर संगीतमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कालजयी नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र दिनेश निरौला सहित यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको कार्यक्रम शुभारम्भ गर्नेछौ एउटा चर्चित पुरानो कविताबाट कवि कुंवर नारायणको आज सारा दिन बाहिर घुमिरहे तर कुनै दुर्घटना भएन आज सारा दिन मान्छेहरूलाई भेटिरहे कसैले मलाई अपमानित गरेनन् आज सारा दिन साँचो बोलिरहे कसैले नराम्रो मानेनन् आज सबैको विश्वास गरियो तर कहीँबाट धोखा खाइएन अनि सबभन्दा ठूलो चमत्कार आज यो भयो आज घर फर्किएर मैले अरू कसैलाई होइन आफैलाई घर फर्किएको पाएँ कुंवर नारायणको यो कवितासँग यहाँहरूलाई पनि घर फर्किनु भएकोमा हार्दिक स्वागत छ तपाईँले जहिलेदेखि यो कार्यक्रम सुन्न थाल्नु भएको भए पनि आज यो सांगीतिक घरमा तपाईँको आफ्नो घरमा यहाँलाई हार्दिक स्वागत छ आज सन्दर्भत तीनजना श्रद्धेय स्रष्टाहरूलाई सम्झना गर्नेछौ दुई हजार उनाचास साल पुसको आजैको दिन बित्नुभएका गीतकार निरविक्रम प्यासीलाई शुरूमा सम्झना गर्नेछौ भने त्यसै गरी चर्चित गीतकार विनोद गौचन जसको गीत अरूण थापाको स्वरमा जति माया लाए पनि जति कसम खाए पनिका कारण उनी चर्चित मानिन्छन् उनलाई सम्झना गर्नेछौ र तेस्रो श्रृंखलामा गायक संगीतकार एवं गीतकार पुष्प नेपालीलाई सम्झना गर्नेछौं गीतकार निर्विक्रम प्यासीको सम्झना गर्ने बित्तिकै पहिलो प्रसंग याद आउँछ उनका छोटा छोटा कविताका बारेमा चर्चा गरेका छन् मित्र श्याम रिमालले निर्विक्रम प्यासीको छोटा छोटा कविता पढेरै मैले लेख्न सिकेको हुँ भनेर उहाँले स्वीकार्नु भएको छ र उहाँको रोजाईमा श्याम रिमालको रोजाईमा निर्विक्रम प्यासीको ठाडो बग्ने त्रिशुली त तेर्सो बग्ने तादी भन्ने गीत उहाँलाई अत्यन्त मन परेको व्यक्त गर्नुभएको छ निर्विक्रम प्यासी नेपाली रंगमंचमा नायिकाको रूपमा आएका हुन् उनी जब रंगमंचमा आए त्यति बेला नेपालमा महिलाहरूले रंगमंचमा अभिनय गर्ने सुविधा थिएन त्यसकारण निर्विक्रम प्यासीलाई महिलाको रूपमा नायिकाको रूपमा नायक रतनदास प्रकाशको नाटक मार्फत ल्याइएको थियो निर्विक्रम प्यासी र त्यसै गरी उपन्यासकार दौलत विक्रम विष्ट पनि नायिकाको रूपमा मञ्चमा आउने गर्थे तर निर्विक्रम प्यासी जस्तो नायिका बन्न सुहाउने पुरूष कलाकार नेपालमा कम नै थिए त्यति बेला खुशविक्रम राणा नामबाट चिनिने निर्विक्रम प्यासीको जन्म उन्नाइस सय सालको माघको भन्दा एक महिना अगाडि भएको थियो भुइँचालो आउनुभन्दा एक महिना अगाडि जन्मिएका निर्विक्रम प्यासी जब रंगमंचमा आए त्यसपछि राणा परिवारमा पनि ठूलो भुइँचालो आयो राणाको परिवारमा जन्मिएका साहित्य गर्ने रंगमंचमा मैला भएर खेल्ने कारणले गर्दा निर्विक्रम प्यासीलाई परिवारबाट धेरै दुःख कष्ट झेल्नु परेको थियो तर निर्विक्रम प्यासीको अर्को सबल पक्ष थियो गायन र अभिनय तेस्रो प्रबल पक्ष थियो लेखन उनका गीतहरू कालजयी थिए चर्चित थिए उनलाई मन परेको गीत जनार्दन समको संगीतमा तारादेवीको स्वर नेपाली गीतकारिता क्षेत्रमा प्यासी उपनाम लेख्ने पहिलो गीतकार निर्विक्रम प्यासी नै थिए उनको वास्तविक नाम खुश विक्रम राणा हो तर उनी निर्विक्रम प्यासी नामबाट चर्चित रहे उनी पछि अर्का चर्चित गीतकार जस योजनले पनि प्यासी उपनाम प्रयोग गरे दार्जीलिङबाट जसले एउटा खुल्ला किताब हुम त्यसै गरी हजुरको जस्तै माया जस्ता गीतहरू तिमीले पनि पढे हुन्छ जस्ता गीतहरू लेखे जन प्यासीले उन्नाइस सय नब्बे पुष दश गतेका दिन क्षेत्रपाटी जसलाई आजकल ढल्को पनि भनिन्छ पुरानो छाउनी पनि पहिला भनिन्थ्यो त्यहाँ जन्मेका थिए खुशविक्रम राणा उनको निधन दुई हजार उनाचास साल पुष एक्काइस गते काठमाडौँमा भएको थियो आईए बीएडसम्म अध्ययन गरेका निरविक्रम थमेलको साधना शिविरमा बस्दै उनले आफ्नो भवनको नाम दुई छोरीको नाम नामबाट राखेका थिए उनको पहिलो रचना मनको दुःख उद्योग मासिक पत्रिकामा दुई हजार पाँचमा छापिएको थियो उनको चर्चित कृतिहरूमा कविताको आत्मकथा एउटा मलाई सम्झना हुन्छ केही जिउँदा सासहरू उनको जीवनी संग्रह माटोका केही बुदाहरू उनको निधन हुनुभन्दा ठिक एक दशक अघि उनीसँग मेरो नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता उत्सवको मंचमा भेट भएको थियो र बालकृष्ण समले नै उनीसँग परिचय गराइदिएका थिए र म उनको छुट्टीको दिन हरेक शनिबार उनको निवास साधना शिविर पुग्थे उनको घरबाट अर्को अलगै एउटा घर बनेको थियो आउट हाउस जहाँ उनले पुस्तकालय स्थापना गरेका थिए र त्यो पुस्तकालयभित्र उनले मलाई आफ्नो स्वरमा घण्टौं कविताहरू सुनाउँथे र मेरा कविताहरू पनि सुन्थे तर मलाई निर्विक्रम प्यासीको कविता वाचनका समय उनका चेहराका भावभंगीमा अनुहारका मांगलिक रेखाहरूमा देखिने तरंग हेर्न साह्रै उत्सुक हुन्थ्यो तर सौभाग्यले वा दुर्भाग्यले उनले रंगमंचमा अभिनय गरेका कुनै नाटक मैले हेर्न पाइन राजदरबारमा सैनिक सेवामा सम्बद्ध निर्विक्रम प्यासीले राजदरबारबाट प्रकाशित हुने ज्ञानेन्द्र शाहले सम्पादन गर्ने पत्रिका रमझममा उनी पनि सम्पादक थिए रमझम निकै लोकप्रिय पत्रिका मानिन्थ्यो त्यो बेला रमझमका लागि कवि भूपी शेरचन्ददेखि लिएर सिद्धिचरण श्रेष्ठ जस्ता कविहरूले पनि लेखेको देखिन्थ्यो तर निर्विक्रम प्यासी त्यस पत्रिकाका सहसम्पादक थिए ज्ञानेन्द्र शाहका साथमा निर्विगम प्यासीलाई गीतकारका रूपमा सबभन्दा बढ़ी चिनाउने गीतको सम्झना गर्दा नातिकाजीको गीत सम्झनामा आउँछ नातिकाजीले गाएको शिवशंकर नातिकाजी संगीतको यो गीत एउटा तारा डाँडा पाली एउटा तारा डाँडा अर्को तारा पारी चुका गए पनी दिल हारा तलपुगेदो भानमा भेट हुने होला चखेवाको यता बास चखेवेको उता उही घाउ मुटुमा छ चाहेर हुन् जता তারা দাঁড়ালি আর কো তারা পারে নেটো কাটে মাথি দূরে আকাশ মাথি एउटा कोमा जोडिएको अर्कोको छ छाते सुख साथै दुःख यहाँ घामसँगै छाया बिछोडमै किरण नेपाली हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ अजर अमर गीतहरू काठमाण्डुमा सुन्दैछु भनेर बुटवलबाट आशिष राज खनाल लेख्नुहुन्छ आज धेरै नै लामो समयपछि सुन्दैछु मलाई त बिर्सिसक्नुभयो होला म चाहिँ बिर्सन सक्दिन अजर अमर गीतहरू भनेर लेख्नु भएको छ गोकुल कणेलजीले पनि आफ्नो मेन्सनमा ब्याट्रीवाला रेडियो बारेमा जानकारी दिनुभएको छ त्यसै गरी धर्मराजजी लोड सेडिङ मन्त्री लेख्नुहुन्छ साह्रै मिठो र मर्मस्पर्शी कविताले अजर अमरको दैलो गार्नुभयो दाजु धन्यवाद र यो आजको कवितालाई लुसिफरजीले पनि निकै मर्मस्पर्शी कविताबाट कार्यक्रमको दैलो उगार्नुभयो धन्यवाद गीतकार निर्विक्रम प्यासीमा हार्दिक श्रद्धा सुमन भनेर भन्नुभएको छ शोभा आचार्य लगायत धेरै मित्र चौतारीका मित्रहरूले पनि सम्पूर्ण मित्रहरूलाई रमन पोखरेल सहितको नमस्कार टक्र्याउनु भएको छ आजको कार्यक्रममा शुरूआतमै वाचन गरिएको कविता आजभन्दा करिब चालिस वर्ष अगाडि पढ़िएको भए पनि यो निकै मनपर्ने हुनाले मैले यसलाई यहाँहरूको अनुमति बिना नै वाचन गरे यो कविताका कवि कुंवर नारायण कुमै समय काठमाण्डु पनि आएका थिए र उनले काठमाण्डुमा आफ्नो लामो वाचन कार्यक्रम पनि राखेका थिए सौर सिगदेल लेख्नुहुन्छ पछिल्ला केही कार्यक्रम छुट्न गए नेपालको सांगीतिक इतिहासका कति पाना छुटे त्यसको पीर छ अब छुटाइने छैन भनेर उहाँले लेख्नु भएको छ भने हाम्रो फेसबुकमा नियमित लेख्ने मित्रहरूमध्ये आज नयाँ मित्र हुनुहुन्छ कमल श्रेष्ठ उहाँ लेख्नुहुन्छ खुशीको खबर सरकारले संगीतकार अम्बर गुरूङलाई स्वास्थ्य उपचारका लागि मासिक तीस हजार सहित सम्मान गरेको छ यो सायद स्वास्थ्य उपचारको लागि मात्र होइन होला जस्तो पनि लाग्छ र यसबाहेक अरू विस्तृत जानकारी पछि हामी दिने नै छौं देवीराम आचार्य लेख्नुहुन्छ गीतकार निर्विक्रम प्यासीज्यूप्रति श्रद्धा सुमन नढाँटी भन्ने हो भने यो अजर अमर गीतहरू कार्यक्रम मैले एक सय त्रियानब्बे भागदेखि मात्र सुन्न थालेको हुँ भाग दुई सय तेह्रसम्म आउँदा प्रकाश दाईको आवाजबाट पुराना गीत संगीत सम्बन्धी धेरै जानकारी पाए र कहिले नसुनेका पुराना कलाकारहरूको बारेमा पनि जानकारी पाइयो उहाँले अन्य पंक्तिहरूमा यी दुई कलाकारहरू भनेर उहाँले गुलाम अली र भक्तराजको पनि चर्चा गर्नुभएको छ उहाँहरूको पनि चर्चा होस् भनेर आशा गर्नुभएको छ अनन्त कटवाल लेख्नुहुन्छ गीतकार निर्विक्रम प्यासेप्रति हार्दिक श्रद्धा सुमन आज उहाँका बारेमा धेरै जानकारी पाउने आशाका साथ भनेर टीका छेत्रीजीले पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ सुशीला सिलवाल त्यसै गरी राजेश्वर उदय लेख्नुहुन्छ निर्विक्रम प्यासेप्रति हार्दिक श्रद्धाञ्जली म अचम्बित र निरुत्तर भएको छु कि कस्तो अध्ययन अनुसन्धान खोज निरन्तर लगा प्रकाशजीहरूको सुफलजी सशिन्द्रजी सन्दीपजी दिनेश निरोलाजीको टीमको करिब करिब सबै संगीत सर्जकहरूमध्ये कुन दिन कसको जन्मदिन मृत्यु कसको गीत गाएर प्रख्याति कमाए कसले कहिले कति दुःख सुख भोगे कुन गीत तयार गर्दा के के भयो कुन प्रसंगमा बन्यो एक एक गीत त कसले गाए आदि आदि सबै जानकारी भर पर्दो र सजीव तरिकाले प्रस्तुत गर्ने अद्वितीय क्षमता रूचि सबै कुरा भगवानले जुराइदिएकै हो अजर अमर गीतहरूको टोलीलाई राजेश्वरजी यहाँलाई पनि हार्दिक धन्यवाद यहाँको यो स्नेहसिक्त शब्दहरूका निम्ति अब फेरि एकपटक चर्चा गरौं निर्विक्रम प्यासीकै बारेमा निर्विक्रम प्यासीको कविता वाचन गर्ने र मञ्चमा उभिने शैली करिब करिब रंगमंचको कलाकारको जस्तै उत्सव धर्मी खालको हुन्थ्यो तर उनी कविता वाचन गर्दा आफ्नो कवितामा आउने पज प्रनाउन्सिएसनहरूलाई बडा गम्भीर रूपमा ध्यान दिन्थे र उनी अरूले पढ्दा पनि ती कुरा सच्याउन मन पराउँथे निर्विक्रम प्यासीको गीत गाएर चर्चित भएकी थिइन् कुनै समय गायिका रचना जीसी शिवशंकरको संगीतमा निर्विक्रम प्यासीकै शब्दमा यहाँहरू धेरैलाई याद भयो होला रचनाजीसीको स्वर सुन्ने बित्तिकै नेपाली आधुनिक संगीतको त्यो स्वर्णिम युगमा निर्विक्रम प्यासीको उपस्थिति शिवशंकरको संगीतमा रचनाजीसीको स्वर निर्विक्रम प्यासीका बारेमा निरू थापा लेख्नुहुन्छ निर्विक्रम प्यासीप्रति हार्दिक श्रद्धा समग्र मित्र चौतारी तर्फबाट भनेर त्यसै गरी योगराज ढुंगाना लेख्नुहुन्छ उहाँले केही व्यङ्ग्य उक्ति शैलीमा लेख्नु भएको छ भरी महत दाजु छाइरहनु भएको थियो उजेलोको अजर अमर गीतले खरलप्पे छोपिदियो भनेर उहाँले चर्चा गर्नुभएको छ त्यसै गरी सौभाग्यजी लेख्नुहुन्छ बुटवलबाट बुटवलकै आँगनबाट जाडो कटाउँदै मुनिबाटै सुनिँदैछ संगीतले माधुर्यताको भकारी भर्दै यो मनमा अत्यन्त काव्यात्मक उहाँका यही पंक्तिसँगै सिकारो केटो लेख्नुहुन्छ फेरि पनि एक दुई अजर अमर गीतहरू नभनी म कसरी रहन सकौंला र भनेर लेख्नु भएको छ उहाँले लोकेश तिमिल सिन्हाजीले निर्विक्रम प्यासीलाई उहाँको पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु भनेर मेन्सन गर्नुभएको छ आज गायक संगीतकार रोबिन शर्माको पनि जन्मदिन परेको हुनाले चिरञ्जीवी नेपालले उहाँलाई शुभकामना व्यक्त गर्न चाहनु भएको छ आज धेरैजनाको तिथि जुरेको हुनाले रविन्द्र शर्मा विशेष चाहिँ अर्को कुनै दिन कार्यक्रम अवश्य गर्ने नै छौं तर यस बीचमा लक्ष्मण खतिवड़ाका केही पंक्तिहरू छन् यहाँ यहाँ म चर्चा गर्न चाहन्छु उहाँ लेख्नुहुन्छ निर्विक्रम प्यासीको पुण्यतिथिमा हार्दिक श्रद्धा सुमन हाल मलेसिया काजाङबाट लक्ष्मणजी मलेसिया काजाङमाबाट सुन्ने धेरै मित्रहरू छन् तर प्रतिक्रिया पठाउने कम छन् तपाईँहरूको त्यहाँ कस्तो सुनिन्छ कार्यक्रम र के कस्तो छ प्रतिक्रिया लेख्नु भएमा धेरै आभारी हुने थिए सुशीला सिलवाल लेख्नुहुन्छ अजर अमर संगीतमा निर्विक्रम प्यासीप्रति हार्दिक श्रद्धा सुमन निर्विक्रम प्यासीका गीतहरूलाई नाति काजीले एक विशेष सम्मानका साथ प्रस्तुत गरे भने पछिल्लो चरणमा रचना जीसी कोइली देवी नुपुर भट्टाचार्यले पनि गाउनुभएको छ र अर्को गीत छ जसलाई शिवशंकरले नै संगीत गर्नुभएको पीएल श्रेष्ठले गाएको गीत निर्विक्रम प्यासीलाई चिनाउने अर्कोटा गीत हो अधर तिम्रो सम्झन जडेर सम्झन जडेर इलाइदेऊ मदिर मिठो मायाले भरेर मायाले भरेर पिएर मेरो मेटिन्न प्यास पौडेर बस्दछु पौडेर बस्दछु ओठले होइन कण्ठले होइन आँखाले पिउने छु आँखाले पिउने छु हँसाइदेऊ देऊ झरेर मोती आँखाले डाकेर लुकाइदेऊ देऊ परेली भित्र सङ्गीत घोलेर घोलेर घोलेर पखेट जडी पखेट जडी नौ डाँडा उडेर आउने छु लुकेर सधैँ लुकेर सधैँ नजर बिच डुबेर बस्ने छु बस्ने छु बस्ने छु अधर तिम्रो सम्झन जडेर सम्झन जडेर देऊ मदिर मिठो मायाले भरेर मायाले भरेर हँसाइदेऊ त मेरो ओठले चपेर जिन्दगी देऊ जिन्दगी देऊ जीवनभरि चुम्बन गरेर गरेर गरेर पौडेर नानी पौडेर नानी आँखाको मेरो तिमीलाई निल्दछु इन्द्रिणी पारी इन्द्रिणी पारी जोडेर सधै छातीमा राख्दछु राख्दछु राख्दछु हँसाइदेऊ अधर तिम्रो सम्झन जडेर सम्झन जडेर दिलाइदेऊ मदिर मिठो दरबारमा रहेका धेरै मान्छेहरूको चर्चा भयो तर दरबार बाहिरका निर्विगम प्यासीको चर्चा भएन भनेर कुनै बेला समालोचक महेश पौड्यालले ट्वीटरमा मेन्शन गर्नुभएको थियो आज निर्विगम प्यासीको चर्चा हामीले यति नै गर्यौं निर्विगम प्यासीका बारेमा केशव बहादुर शाह लेख्नुहुन्छ स्वर्गीय प्यासीको सम्झनामा हार्दिक श्रद्धांजलि उहाँले वाचन गरेका कविताहरूमा कस्तो जोश हुन्थ्यो म स्कूल बोय हुँदा धेरै कविता सुनेको धेरै वर्षपछि अजर अमर गीतहरूले सम्झाइदिएकोमा हार्दिक धन्यवाद सधैँ जस्तो मलाई श्रद्धाञ्जली अर्पण गर्दछु इन्जिनियर केशवबहादुर शाह त्यसै गरी निर्विक्रम प्यासीलाई सम्झना गर्ने क्रममा यहाँ मित्र रामकेशर शर्माले पनि मलाई मनपर्ने कम गीत लेख्ने राम्रा गीतकार मध्ये एक हुन् भनेर भन्नुभएको छ भने हाम्रो ट्विटरमा उपन्यासकार अमर न्यौपानी जो चर्चित हुनुहुन्छ आफ्ना कृतिहरूका निम्ति उहाँ लेख्नुहुन्छ मनपर्ने रेडियो कार्यक्रमहरूमध्ये मेरो सबैभन्दा मनपर्ने कार्यक्रम अजर अमर गीतहरू र उहाँले शुभकामना पनि दिनुभएको छ अमर न्यौपाने युवा पुस्ताका सशक्त उपन्यासकार हुन् उनको उपन्यास सेतु धरतीका लागि मदन पुरस्कारले सम्मानित गरिएको थियो कथा लेखन र उपन्यासमा एक विशेष पहिचान भएका अमर न्यौपानेको संगीतप्रतिको लगावको लागि हार्दिक आभार पनि व्यक्त गर्दछु त्यसै गरी लुसिफर लेख्नुहुन्छ रोबिन शर्मा दाजुलाई पनि जन्मदिनको लाख लाख शुभकामना आजको यस कार्यक्रममा हामीले अघिल्लो श्रृंखलामा चर्चा गर्यौं गीतकार निर्विक्रम प्यासीका बारेमा अब चर्चाको अर्को पाटोमा हुनुहुन्छ गीतकार एवं कवि विनोद गौचन विनोद गौचन पोखरामा बसेर गीत लेखेर गीतैका कारण चर्चित भएका एक श्रष्टा हुन् यद्यपि उनका दुई कृतिहरू ढुङ्गे साउको मेलामा जुन दुई हजार पचपन्नमा प्रकाशित भएको थियो र दुई हजार त्रिसाठीमा जाउला खेलमै विमोचन भएको थियो उहाँहरूको कविता कृति पोखरामा फूल फुल्दैन यी दुई कृतिका कारण पनि विनोद गौचनलाई सम्झना गर्न सकिन्छ विनोद गौचनको रचनाको गीत गाएर अरूण थापाले रेडियो नेपालमा प्रवेश गरेका थिए तिमीबाट धेरै टाढा भएपछि भन्ने गीत र विनोद गौचनको अत्यन्त कम उमेरमा देहान्त भयो र विनोद गौचन कवितालाई अत्यन्त माया गर्ने र कविता नै लेख्न मन पराउने दुई हजार उनाचालिस साल र चालिस सालमा नियमित रूपमा दुई पटक उनी राष्ट्रिय कविता उत्सवमा तृतीय भए त्यसपछि उनले पुरस्कारका निम्ति कविता लेख्न छोडिदिए विनोद गौचनको गीतलाई धेरैले अरूण थापाको जीवनको आत्मकथा भन्ने गर्छन् जति माया लाए पनि जति कसम खाए पनिलाई तर वास्तवमा त्यो गीत विनोद गौचनको आफ्नो चाहिँ कथा थियो उनलाई आफ्नो पत्नीले छोडेर गएपछि उनको जीवनको एकाकीपनका बारेमा उनले लेखेको त्यो कथा मानिन्छ र विनोद गौचन पोखराको लुम्ले भन्ने गाउँलाई नाम परिवर्तन गरेर कविताको गाउँ भन्न मन पराउँथे र उनले त्यस गाउँमा कविहरूलाई लगेर कविताको गाउँ नै नामाकरण गरेर कार्यक्रम गरेका थिए आज विनोद गौचनको पुण्यतिथिका सन्दर्भमा पोखराका केही साहित्यकारहरू त्यहाँ गएर कार्यक्रम पनि गरे यसबारेमा विनोद गौचनका दाजु विश्व मोहन गौचनसँग कुराकानी गर्ने नै छौं तर यति बेला विनोद गौचनको रचनाको अरूण थापाको संगीत र स्वरको यो गीत जति माया पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो पछि मनमा कुरा नलिएपछि साँचो प्रीति लायकै थिए साँचो प्रीति लायकै थिए चोखो जो दिएकै थिए बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो लाग्दा आँखा तरी गएपछि मनमा फिर्ता पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो यस गीतका गायक अरूण थापाका बारेमा हाम्रो फेसबुकमा हाम्रा मित्र लेख्नुहुन्छ विनय बहादुर महत अरूण थापाजीको ज्ञान गायनमा जति पीड़ा पाइन्छ त्यो विरलै अरूहरूमा पाइन्छ परदेशी बाबु सविता वैद्य र ज्ञानगुण प्रकाशनका शेषराज कोटीले पनि विनोद गौचनलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ भने सुमन भट्टले विनोद गौचन क्रिकेट टीमका राष्ट्रिय खेलाड़ी शक्ति गौचनका पिता हुन् भनेर सोध्नु भएको छ होइन उहाँ अर्कै विनोद गौचन हुनुहुन्छ र त्यसै गरी विनोद गौचनका बारेमा धेरै अरूण थापालाई सोधिने प्रश्न हो जति माया लाए पनि भन्ने गीत तपाईँको आफ्नै आत्मकथा हो भन्दा अरूण थापाले जति माया लाए पनि गाउँदा मेरो बिहानै भएको थिएन भनेर भन्नुहुन्थ्यो र यो प्रसंगसँग अरूण थापाको जीवन निकै मजाले जोडिएको छ आजको कार्यक्रमका बारेमा सांसारिक जोगी लेख्नुहुन्छ आज त चुप लागेर सुन्छु भनेको थिएँ तर जति माया लाए पनि बजेपछि सकिन सदा सुमन गीतकार विनोद गौछन् र निर्विक्रम प्यासीलाई त्यसै गरी गोकुल कणेल लेख्नुहुन्छ गीतकार प्यासीज्यूप्रति श्रद्धा सुमन रमन पोखरेल लेख्नुहुन्छ जति माया लाए पनि जति कसम खाए पनि गीत सुन्दै आनन्द लिइरहेको छु रमेश कणेल जो शब्दहार क्रिएशनका प्रकाशक हुनुहुन्छ र उहाँले राम्रा कृतिहरू प्रकाशन गर्नुहुन्छ विशेष गरेर झमक घिमिरेको कृतिलाई उहाँले बजारमा निकै सम्मानका साथ ल्याउनु भएको छ उहाँले मेन्सन गर्नुभएको छ अजर अमर गीतहरू सुन्ने आदतले एफएम सुन्ने लत पुनः जागृत भएको छ यसका लागि यहाँहरूलाई धन्यवाद भन्नुभएको छ शोभा आचार्यले मेन्सन गर्नुभएको छ दुःख तिम्रा सबैले सुख दिन्छु भनेकी थिए साह्रै मार्मिक गीत अरूण थापाको स्वरमा गुन्जिएको यस गीतका गीतकार विनोद गौचनले जीवनभरि यसै किसिमका दुखहरू झेले र उनका केही गीतहरू दिलो गुरूङले पनि गाएका छन् शीतल थापाले पनि गाएका छन् विवेक श्रेष्ठले पनि गाएका छन् नयाँ पुस्ताका धेरै कलाकारले विनोद गौचनलाई पुनः गाउने काम भएको छ र विनोद गौचन आफैले पनि चट्ट रूमाल क्या मालुम प्रधानमन्त्रीको खल्तीमा भन्ने कविता सुनाएर निकै ख्याति पनि कमाएका छनृ आज विनोद गौचनको पुण्यतिथिको सम्झनामा दोस्रो पुण्यतिथिको सम्झनामा उनले नामाङ्करण गरेको कविता गाउँ पुगेर फर्केका उनका दाजु विनोद गौचन साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वमोहन गौचनसँग गरिएको कुराकानीको छोटो अंश साँच्चै भन्नु पर्यो भनेदेखिबाट चाहिँ नि विनोद गौचन चाहिँ नि गीत र कविता र सङ्गीत यो क्षेत्रमा चाहिँ नि सानो उमेरदेखि नै उसले चाहिँ आफ्नो एउटा जमाउँदै आइरहेको थियो अरुण थापाले गाएको छ त्यो गीतमा सङ्गीत र शब्दले गर्दाखेरि उनी त्यसबाट चाहिँ अलिकति चाहिँ लेखनमा गीतमा अगाडि बढेको थियो त्यति मात्र भइकन ऊ सानो हुँदाखेरि सानोतिनो यो कविताहरू लेख्ने सानोतिनो यो गीतहरू लेख्ने यताउता गर्ने उनको चाहिँ अभिरुचि मैले पाएको थिएँ खास गरेर चाहिँ बाहिरको एउटा चाहिँ साथीभाइहरूको बिचमा चाहिँ त्यो प्रकारको एउटा एउटा चाहिँ के आएको थियो तर त्यसलाई उसले चाहिने त्यति मान्यता दिएर लेखेको होइन तर उसको एउटा आफ्नै एउटा चाहिने विशेष गरेर यो नि सोच उसको लक्ष्य थियो उसको चाहिँ गीत लेख्ने जुन विचार हो त्यसमा नि उनको अलिकति झुकाउ नै थियो लुम्ले कविताको गाउँका चाहिने ती समितिहरूले चाहिँ आयोजना गरेको थियो र त्यसमा नि आज विशेष गरेर चाहिँ दिवसकै रूपमा त्यहाँ मनाउने लुम्ले कविता गाउँका चाहिँ समितिको एउटा अवधारणा पोहोर साल चाहिँ ठुलो एउटा चाहिँ पहिरो दुःखदायी र त्यहाँ चाहिँ कमसेकम बिस पच्चिसजना मान्छेहरूको चाहिँ नि स्वर्गारोहण भएको थियो अथवा मृत्यु भएको थियो त्यो त्यसले गर्दाखेरि त्यहाँ एउटा राहत कार्यक्रम यही अवसरमा चाहिँ मानव मिलन आवास समूहले पनि यो विनोदको एउटा चाहिँ स्मृति दिवसमा चाहिँ नि त्यहाँ कम्बल बाँड्ने काम पनि भयो र यो चाहिँ नि विनोद गौचर स्मृति प्रतिष्ठान आयोजना गरेको लुङ कविता गाउँको समितिको साथीहरूले पनि त्यसलाई चाहिँ नि आयोजना गरेर यो तिनटै चाहिँ नि एउटा मर्ज गरेर चाहिँ आज चाहिँ नि भव्य रूपले त्यहाँ बनाएको थियो र त्यहाँ चाहिँ नि अहिले उनीहरूले के सोचिरहेछन् भनेदेखिबाट अब त्यो कविताको गाउँलाई विनोदको चाहिँ नि लेखेका गीतहरू जो जति छन् त्यो हरेक चाहिँ घरमा स्कुलहरूमा चाहिँ त्यसको एउटा पोस्टर बनाएर गीतहरू अथवा कविताहरू लेखेर चाहिँ नि राखिदियो भनेदेखि त्यो इङ्ग्लिसमा ट्रान्सलेट गरिदिने त्यही गीतलाई नेपाली भाषामै चाहिँ त्यसलाई रूपान्तरण गरेर चाहिँ राख्ने राख्यो भनेदेखि अलिक हिँड्ने पर्यटकहरूले पनि यो एउटा चाहिँ कविता गाउँ रहेछ यो कविता यस्तो देखेको रहेछ भन्ने कुराहरू सोच रहोस् भन्ने कुराको प्रस्ताव पनि त्यहाँ आएको छ र अर्को कुरा के छ भनेदेखिबाट चाहिँ नि अब त्यहाँ एउटा पुस्तकालय बनाउनुपर्छ जुन पुस्तकालय भनेको कवितै कविताले चाहिँ भएको पुस्तकालय होस् लेखनको जन्म होस् गीतको जन्म होस् भन्ने प्रकारको एउटा अवधारणा सोच सोचिरहेको थियो र त्यहाँ आज चाहिँ रचेको गीतहरू र उनको स्मृतिमा कविताहरू पनि त्यहाँनिर आज वाचन गरेका थिए विनोद गौचनका बारेमा उनका दाजु विश्वमोहन गौचन आजको यो कार्यक्रममा हामीले विनोद गौचनको गीतकारिताका बारेमा कुराकानी गर्यौं दिवाकर घिमिरे सम्राट केसी अञ्जना पौडेलले पनि हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ विनोद गौचनलाई र आज पुण्यतिथि परेका अर्का गायक संगीतकार पुष्प नेपालीको एउटा गीतसँगै आजको कार्यक्रमबाट विदा माग्दछौ आज किन साथी मलाई रौं रौं लाग्छ बोलको यो गीतबाटै हामी विदा हुन चाहन्छौ पुष्प नेपाली नेपाली संगीत जगतमा नाति काजीले रेकर्ड गरेको पहिलो गीतका गीतकार पनि मानिन्छन् पुष्प नेपालीलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्दै प्राविधिक मित्र दिनेश निरौला सहित यो प्रस्तुता प्रकाश हामीलाई पनि विदा दिनुहोस् कस विचार नौ लाख तारा कोही गर्न सक्दैन मायालु जनलाई छोडेर जान मन मेरो मान्दैन बिदा हुने

साथ गाईलाई सत्यमा सत्य यो माया मेरो दिनमा कसैलाई हुने भइ गयो बेला फेरि बेटा बोला कि नबोला यो बिना फेरि भेट होला बिना होला